भएको बस दुर्घटनामा मृत हुनेको संख्या पन्ध्र पुग्यो चौवालिसजना घाइते ढुङ्गा लागेर धादिङमा दुईजनाको मृत्यु मङ्सिरको पहिलो चुनाव गर्न सरकार प्रतिबद्ध भएको मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई चुनावलाई कसैले रोक्न नसक्ने कंग्रेस सभापति कोइरालाको दावी गणतन्त्र स्थापना भएको पाँच वर्ष पुरा हुँदा पनि संस्थागत भने हुन सकेन प्रस्तुत गर्नेछौ एक रिपोर्ट माओवादीले राजनीतिलाई सिरियामा सरकारी सेनाले दुई सय भन्दा बढीको साथ हत्या गरेको एक दस्तावेज सार्वजनिक म्यानमारको साम्राज्यमा साम्प्रदायिक हिंसा चर्कियो घटनापछि कर्फ्यू जारी र तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि यो वर्ष रामकुमार राज भण्डारीलाई नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना समाचार विस्तारमा पूर्वी चितवनमा एक महिलाले आफूले ब्याजमा लगाएको रकम डुबेपछि आत्महत्या गरेकी छिन् रत्नगर नौ सालघारीकी पचपन्न वर्षीय सावित्री नेपालले धेरै ब्याज लिने प्रलोभनमा परि दिएको सात लाख रुपियाँ डुबेपछि आत्महत्या गरेकी हुन् धेरै ब्याज दिने भन्दै सल्लाहघारी बस्ने सालघारी बस्ने ओमा रिजमाले सुरकम लगेकी थिइन केही समयदेखि फरार रहेकी रिमाल हिजो धनगढीमा फेला परे पनि उनले सावित्रीबाट दुई लाख मात्र लगेको भन्दै कुरा फेरेपछि मानसिक दबावका कारण सावित्रीले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ यसबीच घटनामा संलग्न रहेका तीनजनालाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै पीडित पक्षले अहिले पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्नगरको बकुलरमा चक्काजाम गरेका छन् चक्काजाम गरेपछि एक्कासी चक्काजाम हुँदा सवारी साधन र यात्रुहरू भने बिच बाटोमा अलपत्रमा परेका छन् Thank you. सिन्धुपाल्चोकमा बिहान भिरबाट बस खस्दा पन्ध्रजनाको ज्यान गएको छ सिन्धुपाल्चोकबाट भोताङबाट काठमाडौँको लागि छुटेको बा दुई ख तिन छ चार पाँच नम्बरको बस थाङपाल गाविस दुईको फ्याफुला डाँडाको सल्लेरी भिरबाट खस्दा अन्य चौवालिसजना घाइते भएको नेपाली सेनाले जनाएको छ ज्यान गुमाउनेमा थाङपालकोट पाँचका मिथु सापकोटा थाङपालकोट तिनका सबिना पण्डित थाङपालकोट छका धनी भनिने मेङ्ना तमाङ र रणबहादुर पण्डित घोताङका तमाङका शेरबहादुर तमाङ गोताङ दुईका सिंह तमाङ र सेलेन लामा बरुवाका मेन्दु तमाङ र गुन्सा आठका छोटे तमाङ रहेका छन् अरूको भने शनाखत हुन सकेको छैन घाइते सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ कच्ची रहिलो सड़क भएको कारण दुर्घटना भएको अनुमान गरिए पनि एकिन कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी निरीक्षक नवराज खड्काले जानकारी दिनुभयो यता घटनामा बसिरहेको बेला माथिबाट झरेको ढुङ्गा लागेर धादिङको विकटमा रहेको लापा गाविस खोडा नम्बर दुई चन्तेकमा दुईजनाको ज्यानो गएको छ आज बिहान एक बजीतिर घट्टमा गएका गाउँलेहरूले घट्ट भत्केको देखेपछि त्यहाँभित्र खोजी गर्दा दुईजनाको शव फेला परेको थियो घट्टभन्दा माथिबाट झरेको ढुङ्गाले लागेर घट्टधनी चालिस वर्ष तेज जो जोमा तामाङ र घट्टामा मकै पिस्न आएकी छत्तिस वर्षीय रुनी माया तामाङको मृत्यु भएको गाउँलेहरूले बताएका छन् घटनाको जानकारी आउन साथ दार्खा स्थित इलाका प्रहरी कार्यालयबाट आज बिहानै प्रहरी घटनास्थल पठाइएको भए पनि साँझसम्ममा प्रहरी घटनास्थल पुग्न सक्ने जिल्ला प्रहरी धादिङले जनाएको छ घटनास्थल सदरमुकाम धादिङ बेसीबाट दुई दिनको पैदलले यात्रा मात्र पुग्न सकिन्छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले मङ्सिरको पहिलो हप्ता संविधान सभाको चुनाव गर्न सरकार प्रतिबद्ध भएको बताउनु भएको छ छैटौँ गणतन्त्र दिवसको अवसरमा आज काठमाडौँको टोडीखेलमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले राजनैतिक आधार तयार हुनासाथ सरकारले चुनावको मिति तोकिने समेत बताउनुभयो चुनावका लागि चाहिने आवश्यक ऐन कानूनको टुङ्गो लगाउन सरकारले विभिन्न दलसँग छलफल गरिरहेको भन्दै उहाँले सबै क्षेत्रबाट सरकारलाई सहयोग गर्न आग्रह पनि गर्नुभयो राष्ट्रपति डाक्टर रामवरण यादवको उपस्थितिमा भएको विशेष कार्यक्रम कार्यक्रममा विभिन्न जात जाति कला संस्कृति लगायतको झाँकी प्रस्तुत गरिएको थियो यसबीच गणतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ नागरिक अगुवारले भने छुट्टै कार्यक्रम गरेर गणतन्त्र दिवस मनाएका छन् गणतन्त्र दिवस मनाइरहँदा नेपाली जनताले भने गणतन्त्रको अनुभूति समेत गर्न पाएका छैनन् एक रिपोर्ट नेपालमा दुई सय चालिस वर्षसम्म शासन गरेको शाहवंशीय राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र स्थापना भएको दिन आज तर गणतन्त्र दिवस मनाइरहँदा देश जटिल मोडबाट गुज्रिरहेको छ पाँच वर्ष अघि दुई हजार पैसठी साल जेठ पन्ध्र गते बसेको संविधान सभाको बैठकले मुलुकमा गणतन्त्र कार्यान्वयन गर्यो पाँचौं जेठ आउँदा पनि गणतन्त्र संस्थागत भने हुन सकेको छैन गणतन्त्र आएपछि आफ्ना इच्छा चाहना होला जनताले शासन गर्न पाउलान् भनेर सोचेका ती जनताहरू अहिले त्यसो नहुँदा बरु राजतन्त्र नै ठिक हो कि भन्ने महसुस गर्न थालेका छन् संस्थागत भएर नेपाली जनताहरूले आफूलाई सार्वभौम सम्पन्न एउटा स्वतन्त्र राष्ट्रको नागरिक भएर बाँच्न पाउने इच्छा आकाङ्क्षा सँगसँगै देश एउटा आर्थिक रूपमा समृद्ध हुने सपात लगायत पाउने अपेक्षा गरेका थिए गणतन्त्र आइसकेपछि केही पनि नपाउँदाखेरि डेमोक्रेटिक डेमोक्रेटिक राज्य सत्ता नै राष्ट्रमा शान्ति सुरक्षा लगायत विकास निर्माणको अग्र योभन्दा अग्र स्थानमा थिए भन्ने अनुभूति गर्न थालेका संविधान सभा चुनाव भएसँगै गणतन्त्र स्वतन्त्र आएपछि संविधान पाउने पनि जनताले आश गरेका थिए तर पटक पटक समय थपेर संविधान सभाको आयु बढाइयो अन्तत एक वर्ष अघि मात्र त्यो संविधान सभा विघटित भयो संविधान सभाबाट संविधान नहुँदा जनतामा खिन्नता बोध भएको छ गणतन्त्र संस्थागत नहुँदा जनताले आशा गरेका इच्छा भरोसा समेत अहिले खतरामा छ जनताले आश गरे अनुसार हुन नसकेको र ती चाहनाहरू खतरामा रहेको बताउनुहुन्छ एकीकृत नेकपा माओवादी चितवनका संयोजक घनश्याम दाहाल नेपाली जनताका सबै अधिकारहरू प्राप्त भइसकेका छैनन् गणतन्त्र अझै संस्थागत हुन बाँकी नै छ यो क्रममा कतै हिजो नेपाली जनताको आन्दोलनहरू त्यो दस वर्षको जनयुद्ध र उन्नाइस दिने जनआन्दोलन र थुप्रै बीचका आन्दोलनहरूबाट प्राप्त भएका नेपाली जनताका उपलब्धिहरू कतै गुन्ने त होइनन् भारतमा पर्ने त होइनन् भन्ने खालको खतरा अहिले यति बेला नेपाली राजनीतिमा देखा परिरहेको छ मुलुकमा गणतन्त्र आयो भयो तर यसले नेपाली जनतामा खासै परिवर्तन ल्याउन सकिन गणतन्त्र स्थापना गर्नु तर संस्थागत गर्न नसक्नु अनि जनताको चाहना पूरा गर्न नसक्नुमा नेकपा एमाले चितवनका अध्यक्ष जेएन थपलिया यस अवधिमा हुन नसकेका कामहरूको समीक्षा गर्नुपर्ने औल्याउनुहुन्छ जनताको शासनका सन्दर्भमा जे हुनुपर्ने ती कुरा नभइरहेका सन्दर्भमा व्यापक रूपमा हाम्रो छलफल कार्यक्रमहरू र व्यापक यसमा समीक्षाको कार्यक्रमहरूले सात वर्षमा हामीले कहाँ कहाँ कमजोरी गर्यौँ किन हुन सकेन अझै पनि हामीले चाहिँ गणतन्त्र जनताको शासनबाट कर्मचारी संयन्त्रमा हामीले पुर्याइरहेका छौँ यो किन कसरी भएको छ भनेर समीक्षा गर्नुपर्छ र एउटा सिम्मालोकन सिम्मालोकनका साथ अगाडि जनताबाट सुनिएर गएकाहरूले आफ्ना लागि केही नगर्दा पक्कै पनि उनीहरूमा आक्रोश हुने नै भयो तर यो अवधिसम्म दलहरू एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउनै व्यस्त भए जनताका आकांक्षालाई जगेर्ना गर्ने एकमात्र साधन लोकतान्त्रिक संविधान हो तर त्यो बन्न सकेको छैन पहिलो संविधान सभाको निर्वाचनमा एकीकृत नेकपा माओवादी ठूलो पार्टी हुँदा जनताको संविधान बन्न नसकेको नेपाली कंग्रेस चितवनका सचिव जित नारायण श्रेष्ठ बताउनुहुन्छ संविधान नबन्नुमा हामी कति जिम्मेवार छ त्यसको जिम्मेवारी लिन हामी तयार छौँ तर मुलुकले नेपाली जनताले विभिन्न ढङ्गबाट जे जसरी बने पनि पहिलो पार्टी बन्यो पहिलो पार्टी नेपाली कङ्ग्रेसले चाहेर मुलुकमा संविधान बन्न सक्ने अवस्था थिएन एकीकृत नेकपा माओवादीले नचाहिकन मुलुकमा संविधान बन्ने अवस्था थिएन त्यो कारणले एकीकृत नेकपा माओवादी सबैभन्दा जिम्मेवार हुनु पर्थ्यो उसले आफ्नो जिम्मेवारी बन्द गर्न नसक्दा हामी काङ्ग्रेस जिम्मेवार बनेर मात्रै मुलुकले संविधान पाउन सकेन एक पार्टीले अर्को पार्टीलाई आरोप प्रत्यारोप लगाए पनि दलहरू सत्ता स्वार्थमा लाग्दा यो अवस्था आइरहेको विश्लेषकहरूको बुझाइ छ त्यसैले विगतका एक एक कमी कमजोरीहरूलाई खिलाएर गणतन्त्रलाई संस्थागत गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ गणतन्त्र संस्थागत पछि मुलुकमा परिवर्तन ल्याउनुपर्छ अनि मात्र जनताले गणतन्त्र आएको अनुभूति गर्न पाउनेछन् Thank you. रिपोर्टपछि बाँकी समस्या नेपाली कंग्रेसका सभापति सुशील कोइरेलाले चुनावलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ नेपाली कंग्रेस गीतानगर गाउँ समितिले आज पश्चिम चितवनको गीतानगरमा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै कार्तिक अन्तिम साता या मङ्सिरको पहिलो साताभित्र जुन कुनै हालतमा निर्वाचन सम्पन्न हुने दावी गर्नुभयो उहाँले कुनै पनि शक्तिले चुनाव रोक्न नसक्ने जिकिर गर्दै चुनाव रोकेर देशलाई इतिहासकै ठूलो दुर्घटनातर्फ कसैले धकेल्न चाहेमा जनताले नछाड्ने बताउनुभयो एकीकृत नेकपा माओवादीले त्रिसोल्न संविधान सभामा प्रतिनिधित्वको संख्यामा सहमति विपरीत विवाद निकालेर चुनाव नगराउने षड्यन्त्र गरेको आरोप लगाउनुभयो माओवादीमा अझै युद्धको धङधङ्गी रहेको भन्दै उहाँले माओवादीलाई चुनाव चाहिएको छैन चुनाव कङ्ग्रेसलाई मात्र चाहिएको छ भन्नुभयो प्रचण्डले चुनावलाई विभिन्न बाहनाबाजी गरेर बाधा व्यवधान खडा गरिरहेको भन्दै उहाँले ए माओवादी राजनैतिक मुद्दामा चुकिसकेकाले अब उसले गर्ने सबै जाल साँची जनताले बुझ्ने बताउनुभयो केही बेर अगाडि बन्द गरेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्नगरको बकुलरको चक्काजाम यति बेला भने खुलेको छ रत्नगर नौ सालघारीमा भएको घटनामा संलग्न रहेका भनेका श्याम बराल सहितका तिनजना अभियुक्तहरूलाई राति दस भित्रमा उपस्थित गराउने सहमति पश्चात पीडित पक्ष चक्काजाम खोल्न सहमत भएसँगै यति बेला चक्काजाम खुलेको छ चारदलीय स्तरीय राजनैतिक समितिको बैठक दोस्रो पटक पनि स्थगित भएको छ सोमबार बस्न लागेको बैठक कंग्रेस सभापति सुशील कोइरेला तनहु जानु भएको कारण स्थगित भएको थियो कोइरेलाको कारण सोमबार स्थगित भएको सो बैठक आज बिहान बस्ने भने पनि बस्न सकेन यसअघि चारदलका शीर्ष नेतालाई बालाटार बोलाएर मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सम्बन्धी कानूनमा तीन दिनभित्र सहमतिमा आउन आग्रह गर्नुभएको थियो तर प्रधान न्यायाधीश पदबाट रेग्मीले राजीनामा नदिएको भन्दै कंग्रेस नेता सुशील कोइराला रुष्ट बनेपछि अहिलेसम्म बैठक बस्न नसकेको हो अर्को बैठक बिहिबार बस्ने नेताहरूले बताएका छन् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाति फिर्ता ल्याउन बुहारी सिर्जना त्रिपाठीलाई पचहत्तर लाखको प्रस्ताव नगरेकी स्पष्ट पार्नु भएको छ बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित प्रचण्ड र सीतालाई नातिको पीर शीर्षकको समाचार पार्टी र अध्यक्ष प्रचण्डलाई बदनाम गराउने उद्देश्यबाट प्रेरित रहेको भन्दै प्रचण्डको निजी सचिवालयले खण्डन गरेको हो समाचारमा ए नेकपा माओवादी अध्यक्ष प्रचण्डको तर्फबाट सिर्जना त्रिपाठीको परिवारलाई नाति फिर्ता गर्ने शर्तमा पचहत्तर लाख दिने प्रस्ताव गरिएको समाचारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छौँ प्रचण्डका निजी सचिव चुडामणी खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ पार्टी अध्यक्षलाई बदनाम गराउन आएको समाचारबाट भ्रम नपर्न जनसमुदायमा अपिल गर्दछौँ जनआस्था साप्ताहिकको समाचारमा कास्कीको हेम्जामा मामा घरमा पढिरहेका नातिलाई फिर्ता ल्याउन प्रचण्डले पचहत्तर लाख प्रस्ताव गरेको र बुहारी सिर्जनाले अस्वीकार गरेको उल्लेख छ एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझेले केही दिनभित्रमा नै वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताउनु भएको छ माझेले मङ्सिरको पहिलो सत्ता जसरी पनि संविधान सभाको निर्वाचन गर्ने गरी चुनावको मिति घोषणा हुने दावी गर्नुभयो रिपोर्टर्स क्लब अर्घाखाँसी शाखाले आज आयोजना गरेको साक्षात्कारमा उहाँले वर्तमान सरकार निर्वाचन गराउनकै लागि गठन भएकाले मङ्सिरको पहिलो साताभित्र निर्वाचन गराउन नसके सरकारको आयो सोही दिने समाप्त हुने बताउनुभयो कार्यक्रममा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ गुरुङले दलका शीर्ष नेताहरूको कारण खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भएको बताउनुभयो गुरूङले खिलराज रेग्मी नेतृत्वको सरकार दलीय संयन्त्रलाई ध्वस्त पार्न उन्मुख रहेको आरोप लगाउनुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग नर्वेजियन राजदूत आफ आम राम सिंहले भेटवार्ता गर्नुभएको छ नेता नेपाल निवास कोटेश्वरमा भएको भेटमा दलहरूबीच भइरहेको सहमति प्रयास तथा मुलुकको पछिल्लो राजनैतिक अवस्थाका बारेमा छलफल भएको थियो भेटमा नर्वेजियन राजदूत रामस्लिनले निर्वाचन सम्बन्धी कानुनमा सहमति हुन नसकेका कारण निर्वाचनमा पर्न सक्ने असर एवं ढिलाइका विषयमा जिज्ञासा राख्नु भएको थियो जवाफमा नेता नेपालले त्यस विषयमा सहमति जुटाउन दलहरूबीच प्रयास भइरहेको जानकारी गराउनु भएको थियो नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादीले राजनीतिलाई व्यवसायीकरण गर्दै लगेको कारण संविधान सभाको मिति तय हुन नसकेको दावी गर्नुभएको छ संविधान सभाको दोस्रो निर्वाचन गर्ने भनी प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बने पनि माओवादीले मुद्दामा सहमति गर्न नचाहेको उहाँको आरोप थियो प्रेस औतारी नेपालद्वारा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै महासचिव पोखरेलले त्यस्तो बताउनु भएको हो उहाँले लेख बाहिरको राजनीतिलाई लिगमा ल्याउने जिम्मा गैर राजनैतिक व्यक्तिलाई दिनु मूर्खताको खेल भइरहेको बताउनुभयो महासचिव पौडेलले हरेक पार्टीमा राजनैतिक गर्ने नेताहरूले नेतृत्व गर्न सक्ने क्षमता गुमाउँदै गएको कारण चुनावको निश्चितता हुन नसकेको अडान व्यक्त गर्नुभयो भारतीय प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका एकजनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ अञ्चल प्रहरी कार्यालयका एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोलीले भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका बब्लु दुबेलाई काठमाडौँको सीतापालाबाट पक्राउ गरेको हो भारतको पूर्वी चम्पारण मोतिहारी घर भएका तीस वर्ष दुबेलाई प्रहरीले आज बिरगंजमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ दुबेले आफू नेपालमा हुँदा पनि टेलिफोन धम्की ज्यान मार्ने धम्की तथा चन्दा आतंक लगायत विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको स्वीकार गरेका छन् यसबीच सोभि निर्वाचन निर्वाचन नजिकै गर्दा चितवनको रामपुर कृषि क्याम्पसबाट प्रहरीले हतियार बरामद गरेको छ क्याम्पसमा विद्यार्थी बीच झडप हुन लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले गरेको खान तलासीका क्रममा चार थान तरबार तिन थान फलामको रड एक थान एक सय तेह्र थान लट्ठी बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ सर्वोच्च अदालतका पूर्व न्यायाधीश केदारनाथ आचार्यको निधन भएको छ क्यान्सर रोगबाट पीडित आचार्यको आज बिहान उना अस्सी वर्षको उमेरमा सिफल स्थित निवासमा नै निधन भएको हो आचार्य प्रेस काउन्सिल पशुपति सुधार उच्च स्तरीय समितिको अध्यक्ष समेत हुनुभएको थियो यसैबीच गाडीको ठक्करबाट घाइते भएका नेपाल पत्रकार महासङ्घ बाह्रका पूर्व अध्यक्ष विनोद प्याकुरेलको आज बिहान निधन भएको छ वैवाहिक कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा हिजो राति टाटा सुमोले ठक्कर दिएको प्याकुरेललाई उपचारको लागि राजधानी ल्याउने क्रममा आज बिहान दुई बजे बाटोमा निधन भएको थियो आज स्थानीय बजारमा सुनको मूल्य तोलामा तिन सय रुपियाँ बढेको छ नेपाल सुनचाँदी व्यवसाय महासङ्घले आजका लागि छापावाला सुनको मूल्य तोलाको एकाउन्न हजार रुपियाँ तोकेको छ मङ्गलबार छापावाला सुन तोलाको पचास हजार सात सय रुपियाँमा कारोबार भएको थियो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेपछि नेपाली बजारमा पनि मूल्य बढ्न गएको हो पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो उतार चढाव आएपछि स्थानीय बजारमा पनि सुनको मूल्य तलमाथि भइरहेको छ आज तेजाबी सुनको मूल्य पनि तोलामा तिन सय रुपियाँ घटेर पचास हजार सात सय पचास रुपियाँमा कारोबार भइरहेको छ मङ्गलबार तेजाबी सुन तोलाको पचास हजार चार सय पचास रुपियाँमा कारोबार भएको थियो आज चाँदीको मूल्य भने कुनै फेरबदल भएको छैन नेपाली बजारमा चाँदी तोलाको आठ सय चौसठी रुपियाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ अब पालो अर्पण जनावासको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ रेग्मी नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकको लागि अर्को दुर्घटना निम्त्याउनु हो भन्ने माओवादी अध्यक्ष प्रसन्नको भनाइमा तपाईँ के भन्नुहुन्छ ए यो अवस्थामा हुन पनि सक्छ बे आकाशे झारे जस्तो गरी समर्थन गरे र सी घमण्डी अभिव्यक्ति तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए यो अवस्थामा हुन पनि सक्छ भनेमा पैँतिस प्रतिशत बे आकाशे झारे जस्तो गरी समर्थन गरे भनेमा छत्तिस प्रतिशत र सी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 सर्वसाधारणको हत्या गरेको दृश्य सार्वजनिक भएको हो उता म्यानमारमा फेरि साम्प्रदायिक हिंसा चर्किएको छ उत्तर पूर्वी सान राज्यको लासिओमा मुस्लिम र बौद्ध समुदायबीच हिंसात्मक झडप भएको हो बौद्ध धर्म मान्ने महिलामाथि पेट्रोल छर्केर आगो लगाएको हल्ला फैलिएपछि भएको झडपका क्रममा एउटा मस्जिद स्कुल र मुस्लिम नागरिकले सञ्चालन गरेको पसलमा आगजनी भएको बिबिसीले जनाएको छ घटनापछि प्रशासनले नगरमा कर्फ्यू जारी गरेको छ महिलामाथि आगो लगाउने व्यक्ति मुस्लिम समुदायको भएको बौद्ध समुदायले आरोप लगाए पनि मुस्लिमहरूले भने आग लागिमा आफ्ना समुदायको कसैको पनि हात नरहेको दावी गरेका छन् स्थानीय प्रहरीले महिलामाथि आगो लगाउने व्यक्तिलाई पक्राउ गरेको बताए पनि थप विवरण भने सार्वजनिक गरेको छैन म्यानमारमा गएको वर्षदेखि साम्प्रदायिक हिंसा भड्किएको हो अब खेल समाचार तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको उपाधि यो वर्ष रामकुमार राजभण्डारीले जितेका छन् काठमाडौँका राजभण्डारीले सगरमाथाको आधार शिविरदेखि नाम्चे बजारसम्मको बयालिस किलोमिटरको दूरी तीन घण्टा उना उनासाठी मिनट पैँतालिस सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् प्रतियोगितामा डेभी कुलुङ दोस्रो भए उनले निर्धारित दूरी चार घण्टा एघार मिनट पाँच सेकेन्डमा पूरा गरे नेपाली सेनाका तीर्थ तमाङ तेस्रो भए उनले चार घण्टा बाह्र मिनट नौ सेकेन्डमा दूरी पूरा गरेका थिए पहिलो हुने राज भण्डारीले एक लाख रुपियाँ तथा दोस्रो हुने कुलुङले पचहत्तर हजार रुपियाँ र तेस्रो हुने तमाङले पचास हजार रुपियाँ पुरस्कार पाएका छन् यो प्रतियोगिता सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको दिन अर्थात् हरेक वर्षको मे उनातिसमा हुँदै आएको छ तेन्जिङ हिलारी एभरेस्ट म्याराथनमा तिरानब्बेजना सहित एक सय बत्तीस जनाले भाग लिएको आयोजक हिमालयन एक्सपिडिसनले जनाएको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका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 छोड्यो तिमीले पनि भइगयो नजर मोड्यो विरहकी हे सयोकी कि यमतैमा आगे भन्दा बढी समयको सीमा आफ्नो भाग्य भन्दा बढी समयको सीमा केही हुन्न हुँदै हुन्न नयाँ निधार फेरिँदैन टाउकै फोरे पनि हजुर टाउकै फोरे पनि हजुर गर्छु भन्यो सोच्यो धेरै धेरै रहर पाल्यो के के गर्छु भन्यो सोच्यो धेरै धेरै रहर पाल्यो आज जे भो भइगयो भन्यो भोलि फेरि दौड्न थाल्यो पहाड जति चढे पनि पहाड जति चाँडे पनि मनको शिखर भेटिँदैन ज्योतिषीलाई देखाए नि नयाँ चिना लेखाए नि हस्तरेखा फेरिँदैन हातै काटे पनि हजुर हो हातै काटे पनि हजुर आफूलाई दुधै दुधले नुहाएको जस्तो ठान्यो आफूलाई दुधै दुधले नुहाएको जस्तो ठान्यो अरूलाई दुश्मन मान्यो झुक्याएर छिर्की हान्यो छल गरेर बल गरेर छल गरेर बल गरेर कुनै खुसी भेटिँदैन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 देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे आल्मुनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउँ ओइ सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि झलमल देख्छु फेरि टिभी पनि हेर्छौ भन्छस् होइन के चमत्कार गरिस् तैले चमत्कार होइन यार यो त रिस्टुर सन सोलर एन्ड सप्लाइजको कमाल हो त पनि त्यही गएर आजै सोलर किनेर घरमा राख तेरो घर पनि झलमल्ल भइहाल्छ नि हजुर हामी कहाँ विभिन्न किसिमका solar premier solar Waaree solar solar land पाउनुको साथै इन्भर्टर र सोलरका ब्याट्रीहरू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 Chitwan proprietor Ramesh century Kamala century mobile अन्ठानब्बे चार पचास त्रिसठी सात सय अडसठी पुनश्च हाम्रो पसल पुरानो ठाउँबाट सौगात फोटो स्टुडियोको ठिक अगाडि सरेको सहरर्ष जानकारी गराउँदछौ के हो हजुर त महिनै पछि मोबाइल चेन्ज गर्नुहुन्छ नि ल किन चेन्ज नगर्नु त पूर्वी चितवनकै सबैभन्दा पुरानो मोबाइल पसल लक्कुस मोबाइल पसलमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल पाइने भएपछि के तपाईँ मोबाइल किन्न या चेन्ज गर्न या त बिग्रेर हैरान हुनुहुन्छ चिन्ता नलिनुहोस् तपाईँकै सहर टाढी बजारमा अवस्थित पूर्वी चितवनकै सबैभन्दा पुरानो लभकुश मोबाइल तपाईँको साथमा छ विश्वासिलो ढङ्गले मोबाइल मर्मत पुरानो खरिद नयाँ बिक्री तथा उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ एलजी साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरको होलसेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क लभकुश मोबाइल हाउस रत्नगर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 फेला पार्नु हुने महानुभावहरूले मोबाइल नम्बर अन्ठानब्बे एवं रेडियो अर्पणको कार्यालयमा बुझाउनु हुन अनुरोध गरिन्छ साथै फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कार पुरस्कार प्रदान गरिनेछ हार्दिक निमन्त्रणा हाम्रा प्रातस्मरणीय स्वर्गीय नारायण प्रसाद ढकालको असामयिक निधनमा समवेदना प्रकट गर्नुहुने सागर जानुहुने सम्पूर्ण इष्टमित्र बन्धु बान्धव छर छिमेकीहरूलाई यही मिति दुई साल जेठ सत्र गते पर्ने तेह्रौँ दिनको पुण्यतिथिमा गहुँत ग्रहणका लागि हाम्रो निवास कठार पाँच सबनपुरमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ श्रीमती मिश्रा देवी ढकाल छोराहरू सुरेश ढकाल रमेश ढकाल संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र modern computer and education centre प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ पन्ध्र गतिबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू modern computer and education centre Ratnanagar एक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरज एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस refresh exact study centre Ratnanagar दुई चाँडी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय उन्नाइस आइएमई पर्सा शाखा मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न पैँतालिस दुई सय बाहन्न अभियान टेलिभिजन भरतपुर शून्य छपन्न पाँच पच्चिस एक सय चौरासी र एमुन मोबाइल हाउस बेन्द्रनगर फोन शून्य छप्पन्न पाँच बयासी आठ सय एक मोबाइल अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस पूर्ण सरसफाई पूर्ण रोमन गीतले भने झैँ चितवन जिल्लामा त पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ नि यो पूर्ण सरसफाइ अभियान भनेको के हो र ल सुन सर्पीको प्रयोग र सरसफाई खाना खानु अघि दिशा धोएपछि र खाना तयार गर्नु अगाडि साबुन पानीले हात धुने सुरक्षित पानी पिउने सफा र साझी खाना खाने यस्तै घरबाट निस्केको ठोस र तरल फोहोरहरूको व्यवस्था गर्ने आदि कुराहरू नै पूर्ण सरसफाई अन्तर्गत पर्दछन् विवेकलाई पूर्ण सरसफाई अभियानका मुख्य क्षेत्रहरू के के हुन थाहा छ किन थाहा नहुनु ल सुन विद्यालयको सरसफाई ग्रामीण समुदायको पूर्ण सरसफाई सहरी समुदायको पूर्ण सरसफाई यस्तै गरी कार्यालयहरूमा खानेपानी र सरसफाई पर्दछन् बुझ्यौ पूर्ण सरसफाई चितवनको विकास इज्जत एवं प्रतिष्ठा हो यो अरूले गरिदिने काम होइन आफैले गर्नुपर्ने काम हो पूर्ण सरसफाई युक्त चितवन हाम्रो अभियान हाम्रो प्रतिबद्धता जनहितका लागि जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति चितवन र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको संयुक्त अभियान हेलो हेलो रमेश तिमी कहाँ छौ संगीता संगीता म यही छु नि ठिकै छ ठिकै छ रमेश अब त तिमीले मलाई समय पनि दिन नसक्ने भएछौ म रोइरे बस्छु तिमी खुसी हुन्छौ भने बुझ्यौ तिमीले सङ्गीता होइन होइन त्यसो नभन न म तिमीलाई भेट्न आइहाल्छु नि प्लिज नरौ न नरौ न सङ्गीता ए दाई हेलमेट खोइ हेलमेट अयबा मरे ए हेर त मोटरसाइकल लड्यो हेर त मोटरसाइकल लड्यो ए मोटरसाइकल लड्यो चल जाम जाम हो यस्तै दुर्घटना हुन सक्छ सवारी साधन हतार हतारमा चलाउँदा हतार नगर्नुहोस् तपाईँलाई कसैले पर्खिरहेछ सार्वजनिक हितका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्स देशकै चर्चित नेटवर्कहरूको सहकारीमा सामुदायिक सूचना नेटवर्क CIN Kathmandu Nepal Bani network Kathmandu Ujyaalo ninety network Kathmandu radio audio एक कान दुई कान मैदान यसमै छ मजा काठमाडौँ साथमा W W W dot radio Arpan dot कमबाट विश्वभर तपाईँको साथमा हाम्रो प्रयास तपाईँलाई देशदेखि विदेशसम्म एकै ठाउँमा जोड्ने अब तपाईँसँगै हरेक पल रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा बुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति सासै फेर्न गाह्रो भयो चारैतिर जहर छ सासै फेर्न गाह्रो भयो चारैतिर जहर छ फेरि पनि बाँचेको छु यही ठुलो खबर छ मनबाट हटायो बस्तीदेखि खेद्दैछौ रे मनबाट हटायो बस्तीदेखि खेद्दैछौ रे चाहे जति गरे हुन्छ तिम्रै सिङ्गो सहर छ फेरि पनि बाँचेको छु यही ठुलो खबर छ कार्यक्रम बुलबुल एउटा इरानी चरा हरेक हप्ताको बुधबार बेलुकी पाउने नौ बजेको बिबिसी लन्डनको नेपाली सेवा पछि उज्यालो नाइन्टी नेटवर्कको प्रस्तुति कार्यक्रम बुलबुल अच्युत घिमिरेको साथमा नचाहेरै उसको मन दुखाए भन्थ्यौ रे मन भन्नु पहिरो खसी पुरिएको डहर छ फेरि पनि बाँचेको छु यही ठूलो खबर छ सपनाहरू पारी छन् म चाहिँ यतावारी सपनाहरू पारी छन् म चाहिँ यतावारी तर्नलाई पुल छैन बीचमा एउटा नहर छ सासै फेर्न गाह्रो भयो चारैतिर जहर छ फेरि पनि बाँचेको छु यही ठूलो खबर छ नेपाल अनि नेपालीको आफ्नै मौलिकता मौलिकता सँगसँगै गाँसिएको देशकै स्वाभिमान राष्ट्र र राष्ट्रिय सम्पत्तिहरूको संरक्षण र सम्वर्धन आधुनिकताको नाममा कमजोर बन्दैछ देशकै परिचय राष्ट्र र राष्ट्रिय गौरवको विविध विषयवस्तुको उजागर गर्ने हाम्रो प्रयास रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर्सको अभियान कार्यक्रम हाम्रो देश हाम्रो गौरव कार्यक्रम हाम्रो देश हाम्रो गौरव हरेक हप्ताको बिहिबार बिहान आठ बजेको ट्राफिक खबर पछि मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुन्न नभुल्नुहोला अझ एउटा कार्यक्रममा जानु पर्ने थियो जाउँ भने दाँत दुखिरहेको न त बोल्न भएको छ न त हाँस्न भएको छ होइन यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनका बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो बनियो क्या अरे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक मात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य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 कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा सिन्धुपाल्चोकको धोपाङबाट काठमाडौँ आउँदै गरेको बस थाङपालकोट गाविसको चिलाउने भन्ने स्थानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तेह्र पुगेको छ आज बिहान धोपाङबाट काठमाडौँका लागि छुटेको बा दुई ख छत्तीस पैंतालिस नम्बरको बस दुर्घटना हुँदा बाह्रजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ मृत्यु हुनेमा थाङपालकोट तीनका रणबहादुर पण्डित सबिना पण्डित गीतादेवी बस्नेत थाङपालकोट पाँचकी मिठु सापकोटा थाङपालकोट छका धने तामाङ थाङपालकोट बालाकोट नौका दमाई तामाङ गुन्सा आठका छोटे बमजन भोताङ दुईका सिलेन तामाङ र बुधे तामाङ भोताङ तीनका शेरबहादुर तामाङ भोताङ आठका छिरिङ तामाङ र बरुवा एकका मेन्दा तामाङ रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ दुर्घटनामा अन्य अडतिसजना भन्दा बढी गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि राजधानी ल्याइएको प्रहरीले जनाएको छ बसमा सवार यात्रुको संख्या यकिन हुन नसकेका कारण क्षतिको सम्पूर्ण विवरण आउन नसकेको प्रहरी अधिकारीले बताएका छन् क्षमताभन्दा बढी यात्रु बसमा सवार रहेकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ बस सड़कबाट एक सय मिटर तल खसेको थियो घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ़न सक्ने पनि प्रहरीले जनाएको छ उद्धारका लागि नेपाली सेना तथा प्रहरीको टोली र स्थानीय बासिन्दा घटनास्थलमा खटिएका थिए आज छैठौं गणतन्त्र दिवस सरकार र नागरिक समाजले छुट्टा छुट्टे कार्यक्रम गरेर मनाएका छन् राष्ट्रिय दिवसलाई सबै एक ठाउँमा उभिएर मनाउनु पर्नेमा सरकार र नागरिक समाजले छुट्टा छुट्टै कार्यक्रम गरेर मनाएका हुन् सरकारले टुडी खेलमा परम्परागत कार्यक्रम गरे भने नागरिक समाजले बानेश्वरमा छुट्टै कार्यक्रम गरेर सरकार र राष्ट्रपतिप्रति असन्तुष्टि प्रकट गर्यो सरकारले आज गणतन्त्र दिवसकै अवसर पारेर गरिएको विशेष कार्यक्रम मार्फत नै दोस्रो संविधान सभा निर्वाचनको मिति घोषणा गर्ने भनिए पनि मिति घोषणा हुन सकेन मिति घोषणा नगरे पनि विशेष कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव प्रस्तावी मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले इतिहासले दिएको दायित्व पूरा गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो उहाँले सरकारले निर्वाचन सम्बन्धी कार्यलाई तीव्र र प्रभावकारी बनाउन पहल गरिरहेको दावी समेत गर्नुभयो सरकार गठन लगत्तै निर्वाचन सम्बन्धी कामलाई तीव्र पार्दै आएको बताउँदै रेग्मीले मङ्सिरको पहिलो सातासम्ममा निर्वाचन गर्नका लागि सरकारले तयारी तीव्र पारिरहेको बताउनुभयो निर्वाचनका विषयमा दलहरूसँग छलफल भइरहेको पनि उहाँको भनाइ छ वर्तमान सरकार गठन भए लगत्तै सरकारले संविधान सभाको निर्वाचनका लागि आफ्ना कार्यहरू केन्द्रित गरिआएको छ हामीलाई सुम्पिएको ऐतिहासिक दायित्वलाई सम्पन्न गर्न कुनै कसर बाँकी राख्ने छैनौँ वर्तमान सरकार संविधान सभाको निर्वाचन आगामी दुई हजार सत्तरी मङ्सुरको पहिलो हप्ताभित्रै गर्ने कुरामा प्रतिबद्ध भई लागि परेको छ यसका लागि आवश्यक पर्ने व्यापक राजनीतिक आधार सिर्जना गर्ने कार्यका लागि सरकारले राजनीतिक दलहरूसँग द्विपक्षीय बहुपक्षीय र सर्वदलीय औपचारिक तथा अनौपचारिक छलफल अन्तर्क्रिया परामर्श र समन्वय गर्दै अगाडि बढिरहेको छ अध्यक्ष रेग्मीले राजनैतिक अस्थिरताका कारण जनतामा बढेको निराशालाई सरकारले बुझेको भन्दै निर्वाचन गर्ने उत्तरदायित्वसँगै शान्ति सुशासन र विकास निर्माणका काममा समेत प्रयास जारी राख्ने बताउनुभयो संक्रमणकालीन राजनैतिक व्यवस्थालाई निकास दिनका लागि सबै पक्ष एकजुट भएर जानुपर्ने रेग्मीको भनाइ छ गणतन्त्र दिवसको विशेष कार्यक्रममा राष्ट्रपति रामवरण यादवको समेत उपस्थिति रहेको थियो तर राष्ट्रपति र मन्त्री परिषदका अध्यक्ष उपस्थित सरकारको कार्यक्रमलाई बहिष्कार गर्दै नागरिक समाज र पेसाकर्मीहरूले बानेश्वरमा छुट्टे कार्यक्रम गरे खिलराज रेग्मी नेतृत्वको सरकार प्रतिगमनकारी भएको आरोप लगाउँदै उनीहरूले देशको संकटको बाटोतर्फ अघि बढेको दावी गरे कार्यक्रमका वक्ताहरूले प्रमुख चार राजनीतिक दलले गरेको गैर संवैधानिक काम तत्काल सच्याउनु पर्ने माग समेत गरेका छन् नागरिक अगुवाहरूले वर्तमान सरकार प्रेस स्वतन्त्रता विरोधी भएको आरोप लगाएका छन् जनआन्दोलनका दोषीलाई संवैधानिक निकायमा नियुक्ति सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यादेश फिर्ता हुनुपर्ने लगायतका माग राख्दै नागरिक समाज तथा पेसाकर्मीहरूले राष्ट्र राष्ट्रपति सहभागी कार्यक्रम बहिष्कार गरी छुट्टै कार्यक्रम गरेका हुन् दुई सालमा आजकै दिन संविधान सभाको पहिलो बैठकबाट नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रवेश गरेको सम्झनामा हरेक वर्षको जेठ पन्ध्र गणतन्त्र दिवस मनाइँदै आइएको छ उन्नाइस दिने जनआन्दोलनको सफलतापछि दुई सय चालिस वर्ष पुरानो राजतन्त्र अन्त्य भई मुलुकमा गणतन्त्र आएको थियो निर्वाचन ऐन थ्रेसहोल्ड लगायतका विषयमा सहमति जुटाउन आजका लागि बोलाइएको उच्चस्तरीय राजनैतिक समितिको बैठक स्थगित भएको छ शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेका कारण आज बिहान नौ बजेका लागि बोलाइएको बैठक भोलि अपरान्ह चार बजे बस्ने गरी स्थगित गरिएको हो नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला काठमाडौँ बाहिर गएको र भोलि मात्र फर्कने भएकाले बैठक भोलि चार बजेका लागि बोलाइएको हो यसअघि अस्ति सोमबार पनि बैठक बोलाइएको भए पनि सुशील कोइराला अनुपस्थित भएपछि एजेन्डामा नै प्रवेश नगरी बैठक आजका लागि सारिएको थियो नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चुनावलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ नेपाली कांग्रेस नगर गाउँ समिति चितवनको सभामा सभापति कोइरालाले कार्तिक अन्तिम साता वा मंगिरको पहिलो साताभित्र जुनसुकै हालतमा निर्वाचन सम्पन्न हुने दावी गर्नुभयो उहाँले कुनै पनि शक्तिले चुनाव रोक्न नसक्ने जिकिर गर्दै चुनाव रोकेर देशलाई इतिहासकै ठूलो दुर्घटनातर्फ कसैले धकेल्न चाहेमा जनताले नछाड्ने बताउनुभयो एकीकृत नेकपा माओवादीले थ्रेसहोल्ड र संविधान सभामा प्रतिनिधित्वको संख्यामा सहमति विपरीत विवाद निकालेर चुनाव नगर गराउने षड्यन्त्र गरेको आरोप उहाँले लगाउनुभयो प्रजातान्त्रिक शक्ति एकजुट भएर अघि नबढ्दा विगतको संविधान सभा विघटन भएको बताउँदै सभापति कोइरालाले आगामी संविधान सभा निर्वाचनमा कांग्रेसलाई पहिलो शक्तिका रूपमा स्थापित गर्न गाउँ गाउँसम्म जनलहर सृजना गर्नुपर्ने बताउनुभयो गणतन्त्र स्थापना भएको छ वर्ष बितिसक्दा पनि गणतन्त्र संस्थागत हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै कोइरालाले लोकतन्त्रलाई जोगाएर गणतन्त्र संस्थागत गर्नु आजको पहिलो आवश्यकता भएको समेत बताउनुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग नर्वेजियन राजदूत आर्फ आर्म रामस्लिनले भेटवार्ता गर्नुभएको छ नेता नेपाल निवास कोटेश्वरमा भएको भेटमा दलहरूबीच भइरहेको सहमति प्रयास तथा मुलुकको पछिल्लो राजनैतिक अवस्थाका विषयमा छलफल भएको हो भेटमा नर्वेजियन राजदूत राम स्लिनले निर्वाचन सम्बन्धी कानूनमा सहमति हुन नसकेका कारण निर्वाचनमा पर्न सक्ने असर एवं ढिलाइका विषयमा जिज्ञासा राख्नु भएको थियो जवाफमा नेता नेपालले त्यस विषयमा सहमति जुटाउन दलहरूबीच प्रयास भइरहेको जानकारी गराउनु भएको थियो उहाँहरूबीच स्थानीय निर्वाचन एवं नेपाल र नर्वे बीचको द्विपक्षीय हितका विषयमा समेत कुराकानी भएको नेता नेपालको निजी सचिवालयले जनाएको छ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादीले राजनीतिलाई व्यावसायिक कर गर्दै लगे व्यवसायीकरण गर्दै लगेका कारण संविधान सभाको मिति तय हुन नसकेको दावी गर्नुभएको छ संविधान सभाको दोस्रो निर्वाचन गर्ने भनी प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बने पनि माओवादीले मुद्दामा सहमति गर्न नचाहेको उहाँको आरोप छ प्रेस चौतारी नेपालद्वारा आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै महासचिव पोखरेलले लिक बाहिरको राजनीतिलाई लिकमा ल्याउने जिम्मा गैर राजनीतिक व्यक्तिलाई दिनु मूर्खताको खेल भइरहेको टिप्पणी गर्नुभयो महासचिव पोखरेलले हरेक पार्टीमा राजनीति गर्ने नेताहरूले नेतृत्व गर्न सक्ने क्षमता गुमाउँदै गएका कारण चुनावको निश्चितता हुन नसकेको दावी गर्नुभयो एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीले केही दिनभित्रमै वर्तमान सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताउनु भएको छ मङ्सिरको पहिलो साता जसरी भए पनि संविधान सभाको निर्वाचन गर्ने गरी रेग्मी सरकारले चुनावको मिति घोषणा गर्ने उहाँको दावी छ रिपोर्टर्स क्लबले आज अर्घ खाँचीमा गरेको साक्षात्कारमा उहाँले मङ्सिरमा निर्वाचन गर्न नसके सरकार आफै बर्खास्त हुने बताउनुभयो सरकार निर्वाचन गराउन सक्रिय हुनुपर्नेमा जोड दिँदै उहाँले सबैलाई सहमतिमा लिन पनि आग्रह गर्नुभयो कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले दलका शीर्ष नेताहरूको अदूरदर्शी अदूरदर्शिताकै कारण खेलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भएको बताउनुभयो गुरुङले खेलराज रेग्मी नेतृत्वको सरकार दलीय संयन्त्रलाई ध्वस्त पार्न उन्मुख रहेको आरोप पनि लगाउनुभयो राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले विदेशी चलखेलका कारण चुनावको मिति घोषणा हुन ढिलाइ भएको दावी गर्नुभयो नेकपा माओवादीका सचिव देव गुरूङले चुनाव मिति घोषणा भए लगतै युद्धको घोषणा हुने बताउनु भएको छ रेग्मी सरकारले आज चुनावको मिति घोषणा गर्ने चर्चा चलिरहेका बेला गुरूङले चुनावको मिति घोषणा युद्धको घोषणामा परिणत हुने चेतावनी दिनुभएको हो क्रान्तिकारी पत्रकार महासंघ इलामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव गुरूङले नेकपा माओवादीको सहमति बिना चुनावको मिति घोषणा भए देशमा गृह युद्ध शुरू हुने चेतावनी दिनुभयो उहाँले गोलमेज सम्मेलन गरेर मात्रै सबैको सहमतिमा चुनावको मिति घोषणा हुनुपर्ने अडान योगदान दोहोर्याउनुभयो देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको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 भएको छ आफ्नो पार्टीको चौबिसौँ स्थापना दिवस समारोहमा आज पार्टीको झण्डो झण्डोत्तोलन गर्दै अध्यक्ष थापाले मुलुकभरि निर्वाचनको अभियान सञ्चालन गरी पार्टीलाई सफल रूपमा अगाडि बढाउन सबै कार्यलाई सबै कार्यकर्तासँग आग्रह गर्नुभयो उहाँले संविधान सभाबाटै जनचाहना अनुरूपको संविधान जारी गर्नका लागि असन्तुष्ट दलहरूलाई पनि समेटेर तत्काल मिति घोषणा गरी भइरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्नुपर्नेमा पनि जोड दिनुभयो प्रजातन्त्रको रक्षाका लागि राप्रपा र राजपा दुईवटा पार्टीबीच एकीकरण गरिएको उहाँको भनाइ छ शहीद प्रतीक स्मृति केन्द्र नेपालले जनआन्दोलनका दोषीलाई सरकारी निकायमा नियुक्ति नगर्न सरकारको ध्यानकर्षण गराएको छ केन्द्रले आज राजधानीमा पत्रकार सम्मेलन गरी विभिन्न आन्दोलन तथा सशस्त्र द्वन्दका क्रममा युद्ध अपराध गरेकालाई राज्यको कुनै पनि निकायमा नियुक्त नगर्न ध्यानकर्षण गराएको हो केन्द्रले बाबुराम सरकारले गठन गरेको शहीद सम्बन्धी प्रतिवेदन अध्ययन गर्न गठित समिति खारेज गर्न माग गर्दै शहीद परिवारको नेतृत्वमा प्रतिवेदन उच्च समिति गठन गर्न आग्रह पनि गरेको छ त्यस्तै केन्द्रले चार दलबीच भएको एघार बुधे सहमति खारेज गर्न माग गर्दै यसको विरोधमा छब्बीस गते राष्ट्रपति भवन घेराउ गर्ने र सत्ताइस गते मन्त्री परिषदको सरकारी निवास बालुवाचार घेराउ समेत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको छ शिक्षा मन्त्री माधव प्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि सरकार निजी क्षेत्रसँग सहकारी गरेर हिँड्न तयार रहेको बताउनु भएको छ रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सरकारसँग सहकारी गरेर अगाडि बढेका विद्यालयहरू प्रगतिको बाटोमा हिँडेको जानकारी दिनुभयो विद्यालय र विद्यार्थीको गुणस्तर बढाउन र शान्ति क्षेत्र बनाउन सरकारसँग सहकारी गर्नुपर्ने उहाँको भनाइ छ विदेशी शिक्षा विज्ञहरू र दात्री निकायहरूसँग कुराकानी भइरहेको जानकारी दिँदै मन्त्री पौडेलले समयले पुगे बाहिरबाट आउने शिक्षा योजनालाई सकेसम्म चाँडै ल्याउने वचन दिनुभयो भारतीय प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका बब्लु दुबेलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ अञ्चल प्रहरी कार्यालयका एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोलीले भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका बब्लु दुबेलाई काठमाडौँको सीतापाइलाबाट पक्राउ गरेको हो भारतको पूर्वी चम्पारण मोतिहारी घर भएका तीस वर्षीय दुबेलाई प्रहरीले आज वीरगंजमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ दुबेले आफू नेपालमा हुँदा पनि टेलिफोन धम्की ज्यान मार्ने धम्की तथा चन्दा आतंक लगायत विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको स्वीकार गरेका छन् भारतमा बिहार पिपल्स लिबरेशन आर्मी नामको समूहमा रही हालसम्म तीसजना भारतीयको हत्या गरेको र धम्कीबाट करोडौं रूपियाँ उठाएको आरोप लागेका दुबेले भारतीय प्रहरीका अधिकारी लोकसभाका सदस्यहरूलाई फोनमा धम्की दिने गरेको पत्रकार सम्मेलनमा बताइएको छ पक्राउ परेका दुबेको साथबाट प्रहरीले नेपाली नम्बरको पाँच थान मोबाइल सहित एक लाख तिहत्तर हजार नेपाली र साठी हजार भारतीय रुपियाँ समेत बरामद गरेको छ नेपाल आयल निगमले ग्यास ढुवानीको खर्च बाहेक अन्य शीर्षकमा कमिसन बढाउन नसकिने बताएको छ राजधानीमा भएको कार्यक्रममा निगमका निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवालले ग्यास उद्योगीले पाइरहेको कमिसन पर्याप्त भएको बताउनुभयो उहाँले निगममा अहिलेसम्म कुनै पनि ग्यास व्यवसायीले व्यक्तिगत रूपमा कमिसन कम भएको गुनासो नगरेको भन्दै ग्यास उद्योग संघले गरेको आन्दोलनको कुनै अर्थ नभएको पनि बताउनुभयो उहाँले आन्दोलन गर्दा दुई रङको सिलिन्डर कार्यान्वयनमा समेत समस्या आएको बताउनुभयो गर्नुभयो कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग भारत र नेपालका विभिन्न ठाउँमा अप्रत्यक्ष रूपमा पैसा बुझाउनु परेका कारण आफूहरू घाटामा रहेको बताउनुभयो राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निगमले अहिले ग्यासमा घाटाको कारोबार गरिरहेकाले कमिसन बढाउन निगमले अहिले ग्यासमा घाटाको कारोबार गरिरहेकाले कमिसन बढाउन नहुनेमा पनि जोड दिनुभयो राष्ट्रिय उपभोक्ता मञ्चले सरकार र ग्यास उद्योग संघको विवादका कारण एलपी ग्यास बिक्री वितरण बन्द नगर्न आग्रह गरेको छ मञ्चले आज राजधानीमा अन्तर्क्रियाको आयोजना गरी विभिन्न सोह्र सूत्रीय माग राखी यही जेठ बीस गतेदेखि एलपी ग्यास बिक्री वितरण बन्द गर्ने भनिएको निर्णय फिर्ता लिई वार्ताको माध्यमबाट समस्या सुल्झाउन आग्रह गरेको हो नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुरेश कुमार अग्रवालले एलपी ग्यासको समस्या समाधान गर्नका लागि वार्ता टोली गठन गरिएको र जायज माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै बिक्री वितरण बन्द गर्ने निर्णय फिर्ता गर्न सल्लाह दिनुभयो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको साठी वर्ष पूरा भएको उपलक्ष्यमा विगत चार दिनदेखि जारी सगरमाथा हिरक महोत्सव आज समापन गरिँदैछ सन् उन्नाइस सय त्रिपन्न मे उन्तिस तारिकका दिन एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको थियो यसै दिनको सम्झनामा हिरक महोत्सवको आयोजना गरिएको हो महोत्सवको अन्तिम दिन आज राजधानीको हनुमान ढोकामा सगरमाथा आरोहणका कृतिमानीहरूलाई नागरिक अभिनन्दन गरिएको छ भने आज बिहानै भ्रिकुटी मण्डपबाट सगरमाथा हिरक महोत्सव विशेष र्याली निकालिएको थियो आज एक विशेष कार्यक्रमको आयोजना गरी हिरक महोत्सवको समापन गरिँदैछ स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन नजिकै गर्दा चितवनको रामपुर कृषि क्याम्पसबाट प्रहरीले हतियार बरामद गरेको छ क्याम्पसमा विद्यार्थी संगठनहरू बीच झडप हुन लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले गरेको खान तलासीका क्रममा चार थान तरबार तीन थान फलामको रड एक सय तेह्र थान लट्ठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ गाडीको ठक्करबाट घाइते भएका नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष विनोद प्याकुरेलको आज बिहान निधन भएको छ वैवाहिक कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा हिजो राति टाटा सुमोले ठक्कर दिएका प्याकुरेललाई उपचारका लागि राजधानी ल्याउने क्रममा आज बिहान दुई बजे नै निधन भएको बताइएको छ कपिल वस्तुमा चोरीको आरोपमा पाँचजना पक्राउ परेका छन् पक्राउ पर्नेहरूमा चोरी गर्ने व्यक्ति तीनजना चोरीको सामान बिक्री गर्ने एकजना र अर्का एकजना चोरीको सामान किन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ पक्राउ पर्नेमा कृष्णनगर गाविसका आज मुसलमान अफ्ताब मुसलमान र नुरुद्दिन मुसलमान तारिफ खाँ वीरपुर गाविस वडा नम्बर नौ चन्द्रौटाका कैयौं मुसलमान रहेका छन् डडेलधुरामा सञ्चालित टिम अस्पताल औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ मानव विकास तथा सामुदायिक सेवा एचडिसिएद्वारा पाँच वर्षदेखि सञ्चालनमा रहेको उक्त अस्पताल नेपाल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 गरिएको नेपाल क्रिकेट संघ पाँच थरले जिल्लामा पहिलो पटक क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ गणतन्त्रको गणतन्त्र दिवसको अवसर पारेर संघले प्रतियोगिताको आयोजना गरेको हो प्रतियोगिताको उपाधि क्रिकेट संघ पाँच थरले जितेको छ प्रतियोगितामा सहभागी फिदिम च्यालेन्जर टिम र जिल्ला क्रिकेट संघ बीच भएको प्रतिस्पर्धामा संघले फिदिमलाई छ विकेटले पराजित गरेको हो निर्धारित बीस ओभरको खेलमा फिदिम च्यालेन्जरले तेह्र ओभरमा चार बलमा तेह्र ओभर खेल्दै तेह्र ओभर चार बलमा सबै विकेट गुमाएर सन्ताउन्न रन बनाएको थियो जवाफी ब्याटिङमा उत्रिएको जिल्ला क्रिकेट संघले दस ओभर खर्चेर लक्ष्य भेट्टाएको हो अन्ठाउन्न रनको विजयी लक्ष्य पाएको संघले चार विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो पहिलोपल्ट पाँच थरमा भएको क्रिकेट प्रतियोगिताको मजा लिन पाएका फिडिमका दर्शकले पानी परे पनि खेल अवलोकन गरेका थिए यस अघि आजै भएको कर्मचारी र संस्थाका पदाधिकारी बीचको मैत्रीपूर्ण खेलमा आयोजकले छ विकेटले जित हात पारेको थियो राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक सिन्धुपाल्चोकको थाङपालकोटमा भएको बस दुर्घटनामा पनि मृत्यु हुनेको संख्या तेह्र पुग्यो बाह्र जनाको शनाखत घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार हुँदै छैठौं गणतन्त्र दिवस सरकार र नागरिक समाजले छुट्टा छुट्टै कार्यक्रम गरेर मनाए गणतन्त्र संस्थागत हुन नसक्दा आम जनतामा निराशा बढ्दो इतिहासले दिएको दायित्व पूरा गरी छाड्ने मन्त्री परिषदका अध्यक्ष रेग्मीको प्रतिबद्धता भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका बब्लु दुबे नेपाल प्रहरीद्वारा बिरगंजबाट सार्वजनिक सार्वजनिक एलपी ग्यास बिक्री वितरण बन्द नगर्न राष्ट्रिय उपभोक्ता मञ्चको आग्रह सिरियामा सम्भावित विदेशी हस्तक्षेप रोक्न मिसाइल पठाउने रुसी सरकारको चेतावनी अफगानिस्तानको पूर्वी प्रान्तमा भएको बम विस्फोटमा परि सातजनाको मृत्यु र थ्री स्टार राजधानीमा जारी गोर्खा कप फुटबलको एक खेल अगावि क्वार्टर फाइनलमा प्रवेश पहिलो खेलमा देशभक्त क्लबलाई दस एकको गोल अन्तरले पराजित गर्दै एपिएफ विजयी हौस् त नेपाल बाढी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र अरुण श्रेष्ठलाई धन्यवाद दिँदै दुर्गा र धीरज विदा भयौँ नमस्कार अय्यबा अय्या मरिनी आमा एकपटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए जेठा बिहे गर्न लागेको भाइलाई किन कुर्ता हिया हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको राम रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa towers and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ किचनदेखि बेडरुमसम्म स्वदेशी र विदेशी अफिस अनि घरको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 मङ्सिरभित्रै चुनाव भएर छाड्ने बताउनु भएको छ गणतन्त्र दिवसको अवसर पारेर नेपाली काङ्ग्रेसले गीतानगर गाउँ कमिटीले आज गीतानगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले चुनावलाई कसैले रोक्न नसक्ने भन्दै चुनावको लागि तयार भएर बस्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ माओवादीले अहिले पनि संविधान सभाको चुनाव नचाहेको उहाँको भनाइ छ उहाँले लोकतान्त्रिक संविधान निर्माणका लागि पनि चुनाव गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो चुनावलाई बाधा पुर्याउने कुनै पनि गतिविधि नगर्न उहाँले अन्य पार्टीलाई आग्रह समेत गर्नुभएको छ सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि अबको नेतृत्व कङ्ग्रेसको हुनुपर्नेमा जोड दिनुभएको छ यसअघिको निर्वाचनमा माओवादीलाई शान्तिपूर्ण मूलधारमा ल्याउन समय खर्चिकाले काङ्ग्रेसले पराजय बेर्नु परेको भन्दै उहाँले अब हुने निर्वाचनमा भने काङ्ग्रेसले कुनै पनि हालतमा बहुमत ल्याउनुपर्ने तर्क गर्नुभएको छ कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति टेक प्रसाद गुरुङ नेविसंघका पूर्व केन्द्रीय सभापति प्रदीप पौडेल पूर्व सभासद ओमा रेग्मी नेपाली काङ्ग्रेस चितवनका पूर्व सभापतिहरू लगायतले बोल्नु भएको थियो सोही अवसरमा शहीद परिवारलाई सम्मान पनि गरिएको थियो गणतन्त्र संस्थागत गर्न नसकेको भन्दै अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन् मानव अधिकार तथा शान्ति समाज चितवनले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा देखिएका चुनौतीहरू विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले राजनीतिक दलहरूमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छु भन्ने प्रतिबद्धता नहुँदा गणतन्त्रको संस्थागत विकास हुन नसकेको बताएका छन् कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले गणतन्त्रलाई संस्थागत गर्न नसके पनि आत्तिहाल्नुपर्ने अवस्था भने नभएको बताउनु भएको छ गणतन्त्रलाई संस्थागत गर्नका लागि राजनैतिक पार्टीहरूले अडानमुखी राजनीतिको अन्त्य गरी समीक्षा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको छ गणतन्त्रको दिवसको दिनमा नागरिक समाजले राष्ट्रपतिको कार्यक्रमलाई बहिष्कार गर्नुभन्दा राजनीतिक दलका कारण गणतन्त्रले संस्थागत रूप लिन नसकेकाले राजनीतिक दललाई बहिष्कार गरेको भए राम्रो हुने उहाँको भनाइ थियो कार्यक्रममा बोल्दै मानवाधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव विश्वप्रकाश वास्तोलाले वर्तमान सरकारले लोकतान्त्रिक गणतन्त्रको बाधक भएको टिप्पणी गर्नुभएको छ यस्तै कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता उद्धव लोहनीले दलहरूले छिनमै सहमति गरी छिनमै तोड्ने परिपाटीले अन्यलता बढ्दै गएको बताउनु भएको छ कार्यक्रमका अन्य वक्ताहरूले गणतन्त्रवादीहरू एक भएर नहिँड्दा समस्या आएको बताएका थिए समाजका सभापति राजेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मानवाधिकार सञ्जाल चितवनका अध्यक्ष विश्व ओचा डाक्टर ईश्वरी राज लौडारी नेपाली कंग्रेसका पूर्व सभापति रामकृष्ण घिमिरे सचिव जितनारायण श्रेष्ठ नेकपा एमालेका जिल्ला अध्यक्ष जीएन थपलिया लगायतले बोल्नु भएको थियो देशमा गणतन्त्र आएको लामो समय भइसक्दा पनि लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन नसक्नु दुर्भाग्य भएको आज भरतपुरमा भएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् छैटौं गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्र दिवस समारोह समिति चितवनले आज सरकारहरूसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ कार्यक्रममा बोल्ने वक्ताहरूले देशमा गणतन्त्र संस्थागत हुन नसक्दा जनतामा निराश छाएको बताएका छन् गणतन्त्रलाई संस्थागत गर्ने हो भने छिटो भन्दा छिटो संविधान सभाको निर्वाचन हुनुपर्ने वक्ताहरूले बताएका थिए देश जन प्रतिनिधिविहीन भएको र विकास निर्माण ठप्प भएको प्रति वक्ताहरूले चिन्ता व्यक्त गरेका थिए जिल्ला विकास समिति चितवनका स्थानीय विकास अधिकारी तिलक पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रशासन चितवनका प्रमुख नरेन्द्र राज शर्मा प्रमुख अतिथि रहनु भएको थियो त्यस्तै कार्यक्रममा एमावधिका दण्डपानी पौडेल नेपाली कङ्ग्रेसका तिलास चापकोटा र औद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष जनक अर्याल लगायतले बोल्नु भएको थियो यसअघि समितिले आज बिहान दौड प्रतियोगिता सम्पन्न गरेको छ भने भरतपुरको चौबिस कोटीबाट र्याली निकालेको थियो अब पालो रिपोर्टको गणतन्त्र दिवस आज मनाइरहँदा देश भने अहिले जटिल मोडमा रहेको छ आजभन्दा पाँच वर्ष अघि गणतन्त्र स्थापना त भयो तर संस्थागत भने अझै हुन सकेको छैन गणतन्त्र संस्थागत नहुँदा जनता निराश छन् दलहरू एक अर्कोलाई आरोप प्रत्यारोपमा व्यस्त छन् सहकर्मी ध्रुवराज खनालको एक रिपोर्ट नेपालमा दुई सय चालिस वर्षसम्म शासन गरेको शाहवंशीय राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र स्थापना भएको दिन आज तर गणतन्त्र दिवस मनाइरहँदा देश जटिल मोडबाट गुज्रिरहेको छ पाँच वर्ष अघि दुई हजार पैसठी साल जेठ पन्ध्र गते बसेको संविधान सभाको बैठकले मुलुकमा गणतन्त्र कार्यान्वयन गर्यो पाँचौं जेठ आउँदा पनि गणतन्त्र संस्थागत भने हुन सकेको छैन गणतन्त्र आएपछि आफ्ना इच्छा चाहना होला जनताले शासन गर्न पाउलान् भने भनेर सोचेका ती जनताहरू अहिले त्यसो नहुँदा बरु राजतन्त्र नै ठिक हो कि भन्ने महसुस गर्न थालेका छन् संस्थागत राष्ट्रको नागरिक भएर बाँच्न आर्थिक रूपमा समृद्ध हुने स्थानमा शान्ति सुरक्षा लगायत विकास निर्माणको अग्र योभन्दा अग्र स्थानमा थिए भन्ने अनुभूति गर्न थालेका संविधान सभा चुनाव भएसँगै गणतन्त्र आएपछि संविधान पाउने पनि जनताले आश गरेका थिए तर पटक पटक समय थपेर संविधान सभाको आयु बढाइयो अन्तत एक वर्ष अघि मात्र त्यो संविधान सभा विघटित भयो संविधान सभाबाट संविधान नआउँदा जनतामा खिन्नता बोध भएको छ गणतन्त्र संस्थागत नहुँदा जनताले आशा गरेका इच्छा भरोसा समेत अहिले खतरा अवस्थामा छ जनताले आश गरे अनुसार हुन नसकेको र ती चाहनाहरू खतरामा रहेको बताउनुहुन्छ एकीकृत नेकपा माओवादी चितवनका संयोजक घनश्याम दाहाल नेपाली जनताका सबै अधिकारहरू प्राप्त भइसकेका छैनन् गणतन्त्र अझै संस्थागत हुन बाँकी नै छ यो क्रममा कतै हिजो नेपाली जनताको आन्दोलनहरू त्यो दस वर्षको जनयुद्ध र उन्नाइस दिने जनआन्दोलन र थुप्रै बिचका आन्दोलनहरूबाट प्राप्त भएका नेपाली जनताका उपलब्धिहरू कतै गुणित त होइनन् भारतमा पर्ने त होइनन् भन्ने खालको खतरा अहिले यति बेला नेपाली राजनीतिमा देखा परिरहेको छ मुलुकमा गणतन्त्र आयो तर यसले नेपाली जनतामा खासै परिवर्तन ल्याउन सकिन गणतन्त्र स्थापना गर्नु तर संस्थागत गर्न नसक्नु अनि जनताको चाहना पूरा गर्न नसक्नुमा नेकपा एमाले चितवनका अध्यक्ष जेएन थपलिया यस अवधिमा हुन नसकेका कामहरूको समीक्षा गर्नुपर्ने औल्याउनुहुन्छ जनताको शासनका सन्दर्भमा जे हुनुपर्ने ती कुरा नभइरहेका सन्दर्भमा व्यापक रूपमा हाम्रो छलफल कार्यक्रमहरू र व्यापक यसमा समीक्षाको कार्यक्रम हुनेछ सात वर्षमा हामीले कहाँ कहाँ कमजोरी गर्यौँ किन हुन सकेन अझै पनि हामीले चाहिँ गणतन्त्र जनताको शासनबाट कर्मचारी संयन्त्रमा हामीले पुर्याइरहेका छौँ यो किन कसरी भएको छ भने समीक्षा गर्नुपर्छ र एउटा सिम्मालोकन सिम्मालोकनका साथ अगाडि जनताबाट चुनिएर गएकाहरूले आफ्ना लागि केही नगर्दा पक्कै पनि उनीहरूमा आक्रोश हुने नै भयो तर यो अवधिसम्म दलहरू एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउनै व्यस्त भए जनताका आकांक्षालाई जगेर्ना गर्ने एकमात्र साधन लोकतान्त्रिक संविधान हो तर त्यो बन्न सकेको छैन पहिलो संविधान सभाको निर्वाचनमा एकीकृत नेकपा माओवादी ठूलो पार्टी हुँदा जनताको संविधान बन्न नसकेको नेपाली कङ्ग्रेस चितवनका सचिव जित नारायण श्रेष्ठ बताउनुहुन्छ संविधान नबन्नुमा हामी कति जिम्मेवार छौँ त्यसको जिम्मेवारी लिन हामी तयार छौँ तर मुलुकले नेपाली जनताले विभिन्न ढङ्गबाट जे जसरी बने पनि एकीकृत पहिलो पार्टी पहिलो पार्टी नेपाली कङ्ग्रेसले चाहेर मुलुकमा संविधान बन्न सक्ने अवस्था थिएन एकीकृत नेकपा माओवादीले नचाहिकन मुलुकमा संविधान बन्ने अवस्था थिएन त्यो कारण एकीकृत नेकपा माओवादी सबैभन्दा जिम्मेवार हुनु पर्थ्यो उसले आफ्नो जिम्मेवारी बन्द गर्न नसक्दा हामी काङ्ग्रेस जिम्मेवार बनेर मात्रै मुलुकले संविधान पाउन सकेन एक पार्टीले अर्को पार्टीलाई आरोप प्रत्यारोप लगाए पनि दलहरू सत्ता स्वार्थमा लाग्दा यो अवस्था आइरहेको विश्लेषकहरूको बुझाइ छ त्यसैले विगतका एक एक कमी कमजोरीहरूलाई खेलाएर गणतन्त्रलाई संस्थागत गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ गणतन्त्र संस्थागत पछि मुलुकमा परिवर्तन ल्याउनुपर्छ अनि मात्र जनताले गणतन्त्र आएको अनुभूति गर्न पाउनेछन् धेरै ब्याज दिने लोप देखाएर डेढ करोड रुपियाँ ठगी गरेको अभियोग लागेकी चितवनकी उमारी मालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ श्रीमान चिरञ्जीवी सहित उमारी मालाई चितवन प्रहरीको आग्रहमा कैलालीमा पक्राउ गरिएको प्रहरी निरीक्षक केतार पन्तले जानकारी दिनुभएको छ रिमालले चार वर्षमा चितवनको रत्नगरकी महिलासँग धेरै ब्याज दिने भन्दै पाँच सय त्रिचालिस लाख रुपियाँसम्म ठगी गरेको पीडितले बताएका छन् रिमाललाई चौध लाख रुपियाँ बुझाएकी रत्नगर नौ सालगारीकी पचपन्न वर्षकी सावित्री नेपालले भने आज बिहान आत्महत्या गरेकी छिन् नेपालले आत्महत्या गरेपछि प्रहरीले रिमाललाई नियन्त्रणमा लिन चासो देखाएको हो रिमाल जेठ पाँच गतेदेखि फरार थिइन् नेकपा एमाले चितवनले एक महिना अगाडिदेखि सञ्चालन गरेको घर घरमा एमाले कार्यक्रमको समीक्षा गरिएको छ गणतन्त्र दिवसको सन्दर्भ पारेर कार्यक्रमको समीक्षा गरिएको हो कार्यक्रममा एमाले गाउँ टोल नगरमा अभियान सञ्चालन गर्दा आगामी दिनमा जनताको भावना बुझेर आउन पार्टी सक्षम हुने विश्वास लिएको बताएको छ पार्टी कार्यालयले जिल्ला तहमा सञ्चालन गरेको घर घरमा एमाले कार्यक्रममा गाउँ टोल र घरमा पुगेर जनताको पेरमरका समस्याका विषयमा जानकारी लिने गरेको थियो अभियानका क्रममा ज्येष्ठ नागरिकलाई सम्मान मतदाता परिचय पत्र नबनाएकाहरूलाई यसको महत्व पार्टीले आगामी दिनमा गर्नुपर्ने काम अहिले भइरहेका कामका विषयमा जानकारी लिएको थियो एमाले पार्टीका केन्द्रीय प्रतिनिधिको उपस्थितिमा अभियान का विषयमा चर्चा गरिएको थियो क्षेत्र नम्बर एकमा भीमबहादुर पुनको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा केन्द्रीय प्रतिनिधि हरि सापकोटा दावा लामा लगायतका नेताहरूको उपस्थितिमा कार्यक्रम भएको थियो त्यस्तै क्षेत्र नम्बर दुईका अध्यक्ष कृष्ण डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि सुरेन्द्र पाण्डे काशीनाथ अधिकारी जिल्ला अध्यक्ष जन जगन्नाथ थपलिया राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण खनाल लगायतको सहभागिता रहेको थियो त्यस्तै क्षेत्र नम्बर तिनका अध्यक्ष पुण्यबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष जगन्नाथ थपलिया प्रभाव बराल जिल्ला सचिव तेजेन्द्र खड्का लगायतले मन्तव्य राखेका थिए क्षेत्र नम्बर चारमा बच्चुराम भट्टराईको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको थियो कार्यक्रममा केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ जिल्लो तिवारी विजय सुवेदी लगायतले मन्तव्य राखेका थिए त्यस्तै गरी क्षेत्र नम्बर पाँचमा क्षेत्रीय अध्यक्ष श्यामकुमार विष्टको अध्यक्षतामा समीक्षा कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा केन्द्रीय सदस्य देवी गेवाली लीलाधर आचार्य कृष्ण भुटेल लगायतले पार्टीले सञ्चालन गरेको एक महिना अभियानका विषयमा मन्तव्य राखेका थिए स्थानीय प्रशासनले चासो नदिँदा चितवनमा मापदण्ड विपरीत निजी अस्पताल सञ्चालन हुँदा सेवाग्राही ठगिन बाध्य भएका छन् जिल्लामा विभिन्न अस्पताल सञ्चालनका लागि सम्बन्धित निकायले अनुमति दिए पनि पछिल्लो समयमा जिल्लाका अधिकांश निजी अस्पताल मापदण्ड विपरीत सञ्चालित हुँदा अनुगमनको अभावमा सेवाग्राही ठगिन बाध्य भएका हुन् चितवनको पूर्वी भेग खैरनी गाविसमा रहेको पवन अस्पताल खैरनीकी परिपकार अस्पताल र रत्नगरको रत्नगर अस्पताल प्रणालीको स्वीकृति मिति सकिए पनि नवीकरण नगरी सेवा सेवा दिइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ईश्वरी प्रसाद पोखरेलले जानकारी दिनुभएको छ यस्तै भरतपुरमा रहेको ओएसएस मेडिकल कलेज र नेसनल आँखा अस्पताल पनि दर्ता भएको तथ्याङ्क कार्यालयमा नभएको बताएका छन् यी बाहेक अन्य धेरैजसो अस्पताल मापदण्ड विपरीत सञ्चालित भएको जानकारी दिनुभएको छ अस्पतालले अस्पताल जन्य फोहोर व्यवस्थापन नगरेको स्वीकृतिभन्दा बढी सयाँ राखेर अस्पताल सञ्चालन गरेको शुल्क तालिका नराखेको के अर्का जनस्वास्थ्य अधिकृत शोभाकर अधिकारी कार्यालयले बताउनु भएको छ उहाँले स्वीकृति मापदण्ड पूरा गर्न निजी तथा गैर सरकारी स्वास्थ्य संस्था स्थापना सञ्चालित नीति मापदण्ड एवं पूर्वाधार निर्देशिका दुई हजार पालना गर्न भनी अनुमति लिए पनि ती कारवाहीका लागि स्पष्ट नीति नहुँदा समस्या भएको बताउनु भएको छ अस्पतालले वातावरण प्रभाव मूल्याङ्कन नगराई भौतिक संरचना निर्माण गरेको सामाजिक उत्तरदायित्व अन्तर्गत निर्वाह गर्नुपर्ने सेवा समेत सर्वसाधारणलाई नदिएको बिरामीको गुनासो छ हरेक अस्पतालले गरिब तथा असहायका लागि दिनुपर्ने स्वास्थ्य सेवा सम्बन्धी सुविधाको तथ्याङ्क कुनै पनि अस्पतालमा रहेको छैन अस्पताल सञ्चालनमा तत्काललाई रोक लगाउन स्पष्ट कानुन नहुँदा समस्या भएको बताउनु भएको छ भरतपुर नगरपालिकाका क्षेत्रमा दुई सरकारी अस्पताल सहित चौबिसवटा अस्पताल र रत्नगरमा एक सरकारी दुईवटा निजी र खैरनी माडी र चनौलीमा गरी एघार सय पैँतिसवटा अस्पताल सञ्चालनमा रहेका छन् पन्ध्र सयसम्म अस्पतालमा क्षेत्रीय निर्देशनालयले पन्ध्रदेखि पचाससम्म स्वास्थ्य सेवा विभागले र एक एकाउन्नदेखिका अस्पताल स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने कानुनी प्रावधान अनुसार पनि अनुगमनमा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केयर सिंह गेदारले बताउनु भएको छ त्यही ठाउँहरूमा दक्ष जनशक्ति नरहेको ल्याब टेक्निसियन फिजिसियन र अनिवार्य रूपमा हुनुपर्ने चिकित्सकहरू समेत प्राय अस्पतालमा रहेका छैनन् सोभि निर्वाचन हुने रामपुर कृषि क्याम्पसबाट हिजो साँझ प्रहरीले केही हतियार बरामद गरेको छ क्याम्पसमा विद्यार्थी संगठनहरूबीच झडप हुन लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय होस्टेलका वार्डेनको प्रत्यक्ष उपस्थितिमा गरेको खोज तलासीका क्रममा विभिन्न हतियार बरामद गरेको हो खोज तलासीका क्रममा प्रहरी होस्टेलमा लुकाई छिपाई राखेको अवस्थामा चार थान तरबार फलामको रड तिनथान र लट्ठी एक सय तेह्रथान र सयौं संख्यामा रहेका बेर तथा रक्सीका बोतलहरू बरामद गरेको जिल्ला प्रहरीकाले चितवनले जनाएको छ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ अब पालो अर्पण जनावजको अर्पण जनावजमा हाम्रो प्रश्न छ गणतन्त्र स्थापना भएको पाँच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 राज्य चलाइरहेको छ ब्युरोक्रेसीले चलाउनु भनेको नेपाल निर्दलीयतामा जानु हो वास्तवमा गणतन्त्र आएको हामी सबैलाई जनतालाई नेपालका राष्ट्रवासीहरूलाई कसैलाई पनि महसुस भएको छैन यो एउटा केटाकेटी खेल जस्तो भएको छ सरकारको अहिले गणतन्त्र घोषणाको कार्यक्रम त भएको अस्ति पहिल्यै हो तर पनि गणतन्त्र वास्तविक जनताहरूलाई अहिलेसम्म आवाज भएको छैन किनभने जनताले महँगी भ्रष्टाचार यो राजनीतिको खिचतानले गर्दा देश झन्झन दलदलमा फस्दै गएको छ त्यसैले अहिले जति सरकारले र अथवा अरू दल दलहरूले विभिन्न ठाउँमा गणतन्त्र घोषणा गरेर कार्यक्रम गरे पनि जनताहरूको लागि चाहिँ त्यति राम्रो र उपयुक्त भएको छैन जबसम्म यो यस्तो कन्डिसनहरू यो राजनीतिदेखि लिएर गएर सम्पूर्ण आर्थिक क्रान्ति समाधान जो हुँदैन त्यो बेलासम्म चाहिँ यो गणतन्त्रको आवाज हामी जनतालाई भएको छैन गणतन्त्र जुन आज जेठको पन्ध्र गते गणतन्त्र मनाउन चार दलका नेताहरू आफ्नो आफ्नो ठाउँबाट गणतन्त्र मनाइएका छन् वास्तविक गणतन्त्र भनेर नेपाली जनताहरू सबभन्दा चप्पल खुट्टामा होला टोपी एउटा टोपी नपुग्ने होलालाई केही गर्छौँ भनेर नारा दिएर गणतन्त्रको घोषणा भएको र अहिले के त भन्दा ठुला जसका चिल्ला गाडी छन् जसले हजारौँ मान्छेलाई प्रभाव पारेर तपाईँको त्यहाँ एउटा खाल्टामा लगेर हाल्न सक्छ त्यस्ता मुन्ते मान्छेको गणतन्त्र हो यो तर नेपाली जनताको गणतन्त्र आएको छैन गणतन्त्रको लागि तिन पुस्ता लडे नेपालीहरू श्री तिन थियो श्री पाँच भयो अहिले श्री चार भयो छ त्यस कारणले यो ब्युरोक्याटले सरकार चलाउने जुन माध्यम आयो गणतन्त्रका नाममा यो नेपालीको लागि ठुलो घातक हो त्यस कारणले यहाँ गणतन्त्रको नाम चपेर भजन गाएर नेपाल नेपाली नेतृत्वले चार दलका चारवटा नेताले चाहिँ नेपाली आम नागरिक माथि